लो आकाशमा तिम्रो त्यो छवि चन्द्रमाले तिमीलाई मुस्काइरहन्छ शान्तिको प्रतीक तिमी नै हौ मायाको भण्डार तिमी नै हौ यही तिम्रो गाउँ यही हो तिम्रो ठ रहा थाहा भएन मलाई अब कहाँ पुग्यो तर जहाँ पुगो तिम्रो आत्मा रमाइरहो यही तिम्रो गाउँ यही हो तिम्रो ठाउँ आमा सधैँभरि तिम्रो